प्रधानमन्त्री प्रचण्डलाई एमालेको छ बुधे सुझाव प्रतिचेश्वर बहुद्देशीय आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने परराष्ट्र मन्त्री महतको भनाई एमाले अनुशासन आयोगले सम्पत्ति विवरण संकलन गर्ने उपक्षेत्रीय अस्पतालमा अनावश्यक कर्मचारी भर्ना गरेको विषय बाहिरियो सिरियामा हवाई आक्रमण आक्रमण परि एक सय जनाको मृत्यु र सिडनी इन्टरनेशनल खुल्ला जुडो च्याम्पियनसिप कातामा मोहनलाई स्वर्ण प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म तपेन्द्र विष्ट खबर अब विस्तारमा सुन्नुहोस् भारत भ्रमणका सम्बन्धमा नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छ बुधे सुझाव दिएको छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्व सन्ध्यामा आज एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले छ बुधे ध्यानाकर्षण पत्र बुझाउनु भएको हो अध्यक्ष ओलीले प्रधानमन्त्रीको तर्फबाट हुने भ्रमणका बारेमा देशका प्रमुख राजनैतिक दलहरूबीच समेत औपचारिक रूपमा विचार विमर्श हुने परम्पराको अनुसरण नगरेको उल्लेख गर्दै ध्यानाकर्षण पत्र बुझाउनु भएको हो उहाँले विशेष गरेर प्रधानमन्त्री दाहाललाई आफ्ना आफ्नो कार्यकालमा भएको सहमति र सम्झौताहरूको राष्ट्रिय हित अनुकूल हुने गरी अघि बढ़ाउन सुझाव दिनुभएको छ नेपाल भारत र नेपाल चीनका बीच सम्झौताहरू भएकाले ती सम्झौताहरूलाई मुलुकको हितमा अघि बढ़ाउन पनि अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको छ यस्तै अध्यक्ष ओलीले सन् उन्नाइस सय पचासको सन्धिबारे स्पष्ट विचार राख्न पनि सुझाव दिनुभएको छ परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुद्देशीय आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने बताएका छन् नयाँ दिल्ली प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संसारकर्मीसँग उहाँले भारतसँग यसअघि असम यसअघि समझदारी भएका सहयोगका परियोजनालाई कार्यान्वयन तहमा लैजान पहल गरिने बताएका हुन् आज बिहान पनि उनले बीबीसी नेपाली सेवाको बिहानी पखमा कुराकानी गर्दै पञ्चेश्वर बहुद्देश्य आयोजना अघि बढ़ाउने विषयमा केही कुराहरू व्यक्त गरेका थिए प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारीका लागि भारतीय विदेश मन्त्री सुषमा स्वराजको निमन्त्रणामा उनी आज त्यसतर्फ गएका हुन् प्रधानमन्त्री दहाल भारत सरकारको निमन्त्रणामा यही भदौ तीस गतेदेखि भारत भ्रमण गर्दैछन् परराष्ट्र मन्त्री डाक्टर महतको सोमबार मध्याह भारतीय विदेश मन्त्री स्वराजसँग भेट्ने कार्यक्रम छ मन्त्री डाक्टर महत मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले सम्पत्ति विवरण सक्रियताका साथ संकलन गर्ने निर्णय गरेको छ आयोगका अध्यक्ष अमृत कुमार बहराको अध्यक्षतामा आज बसेको बैठकले अनुशासन आयोग महाधिवेशन प्रति उत्तरदायी निकाय भएकाले प्रभावकारी बनाउने सम्पत्ति विवरण सक्रियताका साथ संकलन गर्ने र पार्टीको आगामी केन्द्रीय कमिटिको बैठकमा आयोगको प्रतिवेदन पेश गर्ने निर्णय गरेको हो बैठकले पार्टीभित्र देखिएको अनुशासनहीनता अस्वस्थता गुटबन्दी र आफू खुशी दिने अभिव्यक्तिलाई नियन्त्रण गर्न पार्टीको ध्यान आकर्षण समेत गराएको छ डडेलधुरा जिल्लामा रहेको क्षेत्रीय अस्पतालमा अनावश्यक रूपमा कर्मचारी भर्ना गरिएको विषय बाहिरिएको छ चालु आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको पहिलो महिनामा मात्रै दुई दर्जन भन्दा बढ़ी कर्मचारी अस्पतालमा काम गरिरहेको श्रोतले जानकारी दिएको छ अस्पताल प्रशासनलाई जानकारी नै नदिई कुनै आधिकारिकता बिना नै कर्मचारी भन्न भइरहेका अस्पतालका एक कर्मचारीले बताएका छन् दिनहुँ नयाँ नयाँ व्यक्ति आफूलाई कर्मचारी भन्दै अस्पतालमा काम गर्न आइरहेका र प्रशासनिक रूपमा कुनै अभिलेख नभएको अस्पतालका निमित्त medical superintendent doctor Anil Kumar यादवले जानकारी दिएका छन् आफू निमित्त भएदेखि नयाँ कर्मचारी भन्न नभएका र प्रशासनमा रहेको तथ्याङ्क अनुसार प्राविधिक र प्रशासनिक कर्मचारी गरी गरी अस्पतालमा यस वर्ष पनि चौसठी जना स्थायी तेइस जना अस्थायी र तीनजना सरकारी करार तेह्र जना आन्तरिक स्रोतबाट गरी जम्मा एक सय तीनजना कर्मचारी मात्र रहेका उनले बताउनु भएको छ आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा आन्तरिक स्रोतबाट दसजना कर्मचारी मात्रै भर्ना भएको तथ्याङ्क रहेको समेत उनले बताउनु भएको छ यस वर्ष भने कर्मचारी भर्नाको कुनै प्रक्रिया नै शुरू नभएको निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर यादवले बताउनु भएको छ तर अस्पतालमा भने दिनहौ कर्मचारीका रूपमा काम गर्नेहरूको ठूलो भेड़ लागिरहेको छ डडेलधुरा प्रहरीले डडेलधुरामा धमाधम गाँजाका बोटहरू नष्ट गर्न थालेको छ यो महिनामा यसअघि सत्र रोपनी भन्दा बढ़ी जमीनमा लगाएको गाँजाका बोटहरू नष्ट गरेको डडेलधुरा प्रहरीले आज फेरि छ रूपनी भन्दा बढ़ी जग्गामा लगाएको गाजाका बोटहरू नष्ट गरेको छ जिल्लाको अमरगढ़ी नगरपालिका छ भालुमारे भन्ने ठाउँमा रघुवीर बोहरा तिपुर बोहरा गोविन्द बोहरा पशुपति बोहरा र नरेश बोहरा लगायतका परिवारहरूले अन्दाजी छ रूपनी भन्दा बढ़ी जमीनमा लगाएको गाजाका बोटहरू अनारखोली प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रूद्रसिंह धामीको नेतृत्वमा गएको प्रहरी टोलीले नष्ट गरी जिल्ला प्रहरी कार्यालय डडुलधुरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डडुलधुराले जानकारी दिएको छ यस्तै जिल्ला प्रहरी कार्यालय डडुलधुराले एकजनालाई चौरी सहित पक्राउ गरेको छ जिल्लाका अमरगढ़ी नगरपालिका पाँचका सत्र वर्षीय किशोर रोजेश नेपालीको साथबाट प्रहरीले छ सय मिलिग्राम लागू औषध सहित पक्राउ गरेको हो अब देश बाहिरका खबर सिरियामा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा परि कम्तीमा एक सय जनाको ज्यान गएको छ अमेरिका र रूसले सिरियामा शान्ति स्थापनाका लागि एक भएर लाग्ने सहमति गरेको केही समयपछि नै भएको हवाई आक्रमणमा नब्बे जना भन्दा धेरै घाइते भएको बीबीसीले जनाएको छ एडलेब प्रान्तको बजारमा भएको हवाई आक्रमणमा परि साठी जना भन्दा धेरैको ज्यान गएको छ यस्तै पो प्रान्तमा भएको आक्रमणमा कम्तीमा पैंतालिस जनाले ज्यान गुमाएको छ अमेरिका र रूसबीच सिरियामा दस दिन युद्ध विराम गर्ने सम्झौता भएको छ युद्ध विराम सम्झौता सोमबारदेखि लागू हुनेछ अमेरिका र रूसबीच Islamic State IS Al Nusra front सहितका इस्लामिक विद्रोही विरूद्ध एकीकृत आक्रमण गर्ने सहमति पनि भएको छ संयुक्त राष्ट्रसंघ युरोपियन युनियन टर्कीले सहमतिको स्वागत गरेका छन् तर सिरियामा शान्ति स्थापना तथा आय सहितका विद्रोहीलाई परास्त गर्न थप कदम चाल्नु पर्नेमा उनीहरूको जोड़ रहेको छ सिडनी इन्टरनेशनल खुल्ला जुडो च्याम्पियनशीपको कातामा मोहन बमले स्वर्ण जितेका छन् अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहनले अस्ट्रेलियाकै एडमण्ड युनसँग मिलेर नागे नौ कातामा स्वर्ण जितेका हुन् मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागित नौ कातामा स्वर्ण जितेको यो दोस्रो पटक हो भिक्टोरियाको सेन्सी जुडो एकाडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका मोहनले साठी केजी मुनि तौल समूहमा भने रजतमा चित्त बुझाए कुल नौ प्रतिस्पर्धी सहभागी उक्त पर्दामा मोहन फाइनलमा ब्रायन जोलीसँग पराजित भएका थिए मोहन र खेमले अर्को साता अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलियन अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशीपमा पनि प्रतिस्पर्धा गर्ने बताएको छ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षकहरू पुनः एकपटक प्रधानमन्त्री प्रचण्डलाई एमालेको छ उपदेश सुझाव पञ्चेश्वर बहुद्देशीय आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने